यस अर्पण बुलेटिनको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जनासम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com at office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयंभू पाठशाले संविधान बन्न नसकी संविधान सभा विघटन भएको आज एक वर्ष पुरा दोस्रो संविधान सभाको चुनाव पनि हुने नहुने अन्यल सरकारद्वारा उपराष्ट्रपति झाको चीन भ्रमण स्वीकृत भोलि निर्वाचनको मिति घोषणा हुने माओवादी अध्यक्ष प्रसन्नको भनाई रेग्मी नेतृत्वको सरकारको विकल्प खोज्नु मुलुकको लागि अर्को दुर्घटना निम्त्याउनु सरह हुने दावी चितवनमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन सुरु दाताहरूको सहयोगबाट पूर्वी चितवनको कठारमा रहेको एक सामुदायिक विद्यालय उत्कृष्ट बन्दै कुपोषणको कारण विश्वभरका एक चौथाइ बालबालिकाको पाचनमा गम्भीर असर परेको एक अध्ययनको प्रतिवेदन अस्ट्रेलिया विश्वकै सुखी देशको पहिलो सूचीमा र गोर्खा कप फुटबल अन्तर्गत मुनाल क्लब र सरस्वती क्लब बेसको खेल बराबरीमा सकियो नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा संविधान बन्न नसकी संविधान सभा विघटन भएको आज एक वर्ष पुरा भएको छ राज्य पुनर्संरचना लगायतका मुद्दामा दलहरूबीच सहमति जुट्न नसकेपछि गएको वर्ष जेठ चौधमा संविधान सभा विघटन भएको थियो दुई वर्षको अवधि रहेको संविधान सभाको म्याद पटक पटक चार वर्ष पुर्याउँदा पनि नयाँ संविधान जारी हुन सकिन सत्ता राजनीतिमा बढी केन्द्रित हुने दलहरूका कारण नै संविधान सभा विघटन भएको भन्दै कतिपयले जेठ चौध गतिलाई कालो दिनको रूपमा समेत परिभाषित गरेका छन् संविधान सभा विघटन भए लगत्तै केही दिन संविधान सभा पुनस्थापनाको बहस गरेका मुख्य राजनैतिक दलहरू संविधान सभाको नयाँ चुनाव गर्ने टुङ्गोमा पुगेका छन् चुनाव गराउनकै लागि प्रधान न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा सरकार समेत गठन भएको छ तर चुनावको मिति अझै तोकिएको छैन सरकार र मुख्य दलका नेताहरूले चुनावको मिति चाँडै घोषणा गर्ने बताए पनि कतिपय दलहरू अझै चुनाव चुनावको विरोधमा छन् त्यसैले मुख्य दलले मुख्य दलले मङ्सिरमा चुनाव हुन्छ भने पनि नागरिक अझै विश्वस्त हुन सकेका छैनन् यसबीचमा निर्वाचन आयोगले मतदाता नामावली सङ्कन र दल दर्ताको कामलाई भने तीव्रता दिएको छ सोमबारसम्म आयोगमा एकसट्ठी दलले दर्ताका लागि निवेदन दिएका छन् आयोगले आफ्नो काम गरिरहे पनि निर्वाचन सम्बन्धी ऐन कानुनमा दलहरूबीच सहमति जुट्न सकेको छैन मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ रेग्मी निवास बालवाटारमा आज बिहान भएको भेटमा निर्वाचन कानून र चुनावको मिति घोषणाबारे छलफल भएको थियो गणतन्त्र दिवसको अवसर पारेर जेठ पन्ध्र गतेसम्म कानूनको टुङ्गो लगाई चुनावको मिति घोषणा गर्ने सरकार र मुख्य दलहरूको तयारी छ तर दलहरूबीच रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा दिनुपर्ने या नपर्ने भन्ने विषयमा नयाँ विवाद सिर्जना भएको छ त्यसै गरी समानुपातिक निर्वाचन पद्धतिमा थ्रेसहोल्ड संविधानसभा सदस्य संख्या फौजदारी अभियोग लागेकाले चुनाव लड्न पाउने या नपाउने लगायतका विषयमा मुख्य दलहरूबीच विवाद कायमै छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर पहिलो हप्ता चुनाव गर्न भोलि मिति घोषणा हुने बताउनु भएको छ आज बिहानै मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग यस विषयमा सहमति भएको भन्दै उहाँले बुधबार बिहान उच्च स्तरीय राजनीतिक समितिको बैठक बसेर विवादित विषयमा सहमति गरेपछि गणतन्त्र दिवसकै दिन मिति घोषणा हुने दावी गर्नुभएको हो आफ्नो निवासमा आज रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा प्रचण्डले मिति घोषणापछि चुनावको माहौल आफै बन्ने बताउनुभयो मङ्सिरमा चुनाव गर्ने विषयमा कसैको विमति नभएकाले मिति घोषणा गर्न अप्ठ्यारो नभएको पनि उहाँले दावी गर्नुभयो रेग्मी नेतृत्वको सरकारको विकल्प खोज्न मुलुकको लागि अर्को दुर्घटना निम्ताउनु हो भन्दै प्रचण्डले एघार बुद्धि सहमति र पच्चिस बुद्धि बाद अड्क फुकामा सहमति गर्ने दलहरूले नै विकल्प खोज्ने कुरा गर्नु दुःखद भएको टिप्पणी गर्नुभयो दस प्रतिशत थ्रेस राखे पनि आफूहरूलाई कुनै आपत्ति नभएको भन्दै प्रचण्डले साना दलको प्रतिनिधित्व नहुने भएकाले आफूहरूको आफूहरूले थ्रेस होल्ड राख्न नहुने तर्क गरेको बताउनुभयो नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणसँग फोनमा पटक पटक वार्ता भए पनि औपचारिक भेटवार्ता हुन नसकेको प्रचण्डले जानकारी दिनुभयो नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले मुलुकको राष्ट्रियता हालसम्मकै कमजोर अवस्थामा पुगेको भन्दै कंग्रेसप्रति जनताको आशा रहेको बताउनु भएको छ तनहुमा आज आयोजित पत्रकार सम्मेलनमा कोइरालाले पटक पटक सरकारमा गए पनि माओवादी तथा एमाले केही नगर्दा जनतामा निराशा छाएको जिकिर गर्नुभयो त्यसैकारण अबको संविधान सभामा विजय हासिल गरेर कंग्रेसले निराशा हटाउनु पर्नेमा उहाँको जोड छ सभापति कोइरालाले जनताले चुनाव चाहेको र आफूहरू पनि त्यसकै पक्षमा रहेको भन्दै यदि त्यसो हुन नदिए मध्ये जनताले चुनाव रोक्न खोज्नलाई ठेगान लगाइदिने उल्लेख गर्नुभयो मन्त्री परिषद बैठकले उपराष्ट्रपति परमानन्द झाको चीन भ्रमण स्वीकृत गरेको छ उपराष्ट्रपति झाले जेठ एक्काइसदेखि छब्बिस गतेसम्म हुने चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ आज बिहान बसेको मन्त्री परिषदको बैठकले चीनमा जेठ पच्चिसदेखि एकतिस गतेसम्म हुने दक्षिण एसियाली जनसङ्ख्या तथा विकास सम्मेलनमा भाग लिन क्षेत्रीय प्रशासक आत्माराम पाण्डेलाई र जेठ सत्ताइस गते हुने बेलायतको लेखा परीक्षण भ्रमणका लागि महालेखा परीक्षक भानुभक्त आचार्यलाई पठाउने निर्णय गरेको छ यस्तै नेपाल र भारतका सेनाले संयुक्त रूपमा गरेको सगरमाथा आरोहणका क्रममा सेनाले गर्ने विशेष कार्यक्रममा भाग लिन भारतका सेनाध्यक्षलाई बोलाउने निर्णय पनि गरेको सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री माधव प्रसाद पौडेले जानकारी दिनुभयो मन्त्री परिषद बैठकले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका विभिन्न जिल्लाहरूमा दरबन्दी हेरफेर पनि गरेको छ एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक पच्चिस गतेको लागि तय गरिएको छ केन्द्रीय सदस्यको मनोनयन जिम्मेवारी विभाजन लगायतका विषयमा छलफल गर्न पन्ध्र गतेका लागि बैठक बोलाइएको छ लगातार स्थगित हुँदै आएको बैठक लामो समयपछि पच्चिस गतेको लागि तय गरिएको हो एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको कार्यनीति संविधान सभाको चुनावका लागि बनाउने घोषणा पत्र नेताहरूको कार्यविभाजनका विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिनुभयो खनालले एमालेबाट एकीकृत माओवादीमा प्रवेश गरेका नेताहरूको जिम्मेवारी पहिलो प्राथमिकतामा रहेको बताउनुभयो केन्द्रीय समितिको बैठक बस्नु अघि पार्टी पदाधिकारीको बैठक बसेर केही मूलभूत विषयमा सहमति हुने र त्यसकै आधारमा केन्द्रीय समितिले निर्णय लिने सापकोटाको भनाइ छ मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उच्च स्तरीय राजनैतिक समितिको औचित्य समाप्त भइसकेको बताउनु भएको छ वीरगंजमा आज आयोजित पत्रकार सम्मेलनमा यादवले उच्च स्तरीय राजनैतिक संयन्त्रको औचित्य सकेको भन्दै समितिमा आफ्नो पार्टी र नेकपा माओवादी पनि सामेल नहुने स्पष्ट पार्नुभयो वृहत रूपमा सम्पूर्ण राजनैतिक दलहरूको सहभागितामा उच्च स्तरीय राजनैतिक समिति गठन गरिएको खण्डमा मात्र आफूहरू वार्तामा बस्ने यादवले बताउनुभयो यथास्थितिमा आगामी मङ्सिरमा पनि चुनाव हुने सम्भावना नरहेको भन्दै यादवले मङ्सिरमा संविधानसभाको चुनाव भइहाले पनि त्यसले बनाउने संविधानसभा फेरि सत्ताइकै सत्ताका लागि नै हानथाप गर्ने खेलमा अल्झिने र मुलुकले संविधान नपाउने ठोक्का गर्नुभयो मुलुकमा अहिले निर्वाचनको आधार नै नबनेको भन्दै उहाँले नागरिकता वितरण मतदाता परिचय पत्र निर्वाचन सम्बन्धी नयाँ कानुन तयार नभई भौतिक र राजनैतिक तवरमा निर्वाचनको वातावरण बन्न नसकेको बताउँदै मङ्सिरसम्ममा चुनाव नभई मुलुकमा अझ जटिलता थपिने बताउनुभयो नेपाल आदिवासी जनजाति महासंघले एक जाति एक प्रतिनिधि सुनिश्चित नगरेको प्रति विरोध जनाएको छ महासंघ र सरकारबीच भएको विश्व बुद्ध सम्झौता अनुसार एक जाति एक प्रतिनिधि सुनिश्चित नभएको भन्दै महासंघले विज्ञप्ति जारी गर्दै घोर आपत्ति प्रकट गरेको छ देशमा अहिले संविधान सभाको निर्वाचनको प्रक्रिया अगाडि बढिरहेको अवस्थामा चार राजनैतिक दल मात्रको निर्णयबाट संविधान सभा सदस्य सीट संख्या छ सय घटाई चार सय कायम गर्ने सहमति र निर्वाचन आयोग महासंघले प्रस्ताव गरेको थ्रेस प्रति नेपाल आदिवासी जनजाति महासंघले आपत्ति जनाएको छ विज्ञप्ति मार्फत विघटित संविधान सभा निर्वाचनको निर्वाचन नियमलाई यथावत कायम राख्न समेत नेपाल आदिवासी जनजाति महासंघले माग गरेको छ वाणिज्य विभागका प्रमुख नारायण प्रसाद बिडारीले उपभोक्तालाई मारमा पार्ने गरी आन्द्रमा उत्रने एलपी ग्यास उद्योग सङ्घमाथि कारवाही गर्ने चेतावनी दिनुभएको छ मिडिया इन्टरनेसनलले गरेको कार्यक्रममा बिडारीले सरकारले कानुन बमोजिम नै बजारमा ग्यास अभाव हुन नदिने बताउनुभयो एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर आन्दोलन गर्ने बताइरहेको बेला बिडारीले उपभोक्तामाथि खेलबाड गर्नेलाई छुट कसले नदिने बताउनुभयो ग्यास अत्यन्त संवेदनशील र अत्यावश्यक वस्तु भएको भन्दै उहाँले ग्यास बिक्रीमा अवरुद्ध गरी विक्रेतामाथि पनि कानुनी कारवाही गर्ने चेतावनी दिनुभयो कार्यक्रममा एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले अहिलेकै अवस्थामा आन्दोलन फिर्ता नलिने बताउनुभयो आफ्ना मागहरू जायज भएको भन्दै घिमिरेले माग सम्बोधन नगरे ग्यास उत्पादन र बिक्री ठप्प पार्ने चेतावनी दिनुभयो लमजुङको सुन्दर बजारमा नेपाली कङ्ग्रेसका कार्यकर्ताहरूले एकीकृत नेकपा माओवादी सम्बन्ध अखिल क्रान्तिकारीमाथि आक्रमण गरेका छन् आक्रमणबाट सुन्दर बजारमा रहेको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतको लमजुङ क्याम्पसमा अध्ययनरत अखिल क्रान्तिकारीका चारजना विद्यार्थी घाइते भएका छन् सोभि निर्वाचनको तयारीमा आज बिहान सुन्दर बजारमा नै रहेको मातृभूमि क्याम्पसका विद्यार्थीहरूसँग छलफल गर्ने क्रममा कङ्ग्रेस कार्यकर्ताहरूले एक्कासी आक्रमण गरेको अखिल क्रान्तिकारीले जनाएको छ नेपाली कङ्ग्रेस सुन्दर बजार गाउँ कार्य समितिका सभापति मुरली कुमाल तरूण तरूण दल सुन्दर बजारका अध्यक्ष उत्तम गुरुङ सहितका तीस चालिसजनाले एक्कासी आक्रमण गरेर आफ्ना कार्यकर्तालाई आक्रमण गरेको क्रान्तिकारीले जनाएको छ घाइते हुनेमा अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष हरिबहादुर मेझार सहित लमजुङ कृषि क्याम्पसमा अध्ययनरत नरेन्द्र बनेरू कृष्ण प्रसाद भट्ट र उमेश तिमिसिना रहेका छन् तिमिसिनाको टाउकोमा चोट लागेको कारण नमुना सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुन्दर बजारले जनाएको छ आज अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवस नेपालको अन्तरिम संविधान दुई हजार त्रिसठीले महिला प्रजनन अधिकारलाई मौलिक हकको रूपमा स्थापित गरेको छ महिला स्वास्थ्यको क्षेत्रमा सरकारका यस्ता प्रतिबद्धता हुँदाहुँदै पनि महिलाको प्रजनन स्वास्थ्य अधिकार अधिकारको रूपमा स्थापित भइसकेको छैन अझै पनि नेपाली समाजमा महिलाहरूले आफ्नो प्रजनन स्वास्थ्य अधिकारको निर्णय स्वतन्त्र रूपमा गर्न सक्ने वातावरण निर्माण भइसकेको छैन यसैबीच सहकर्मी सम्झना श्रेष्ठले नेपाल परिवार नियोजन सङ्घ चितवनका सभापति दीपक कुमार राणासँग प्रजनन अधिकारका विषयमा कुरा गर्नुभएको छ सर आज चाहिँ अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवस महिलाको प्रजन स्वास्थ्य अधिकार भन्नाले चाहिँ के कस्तो अधिकारलाई बुझ्न सकिन्छ महिलाको चाहिँ स्वास्थ्य प्रजन स्वास्थ्य सम्बन्धी कुराहरू चाहिँ को विकास भएको भन्ने कुरामा चाहिँ पूर्ण रूपमा रूपमा नभए तापनि नेपालको परिस्थिति हेरिकन सबै कुराको यो महिलाको स्वास्थ्य विकासमा प्रधान स्वास्थ्य विकासमा चाहिँ विकासै भएको मान्न सकिन्छ सर के कस्तो कस्तो कस्तो अधिकारहरू चाहिँ रहेका हुन्छन् यसभित्र अब अधिकारको विषयमा महिलाहरूले आफ्नो यौन तथा प्रजन स्वास्थ्य विषयमा चाहिँ पूर्ण रूपमा अधिकार पाएको छ जस्तो मलाई लाग्छ हाम्रो पर्याय नियोजन सङ्घ चितवन शाखा अन्तर्गतको चितवनमा चाहिँ तपाईँको महिलाहरूले पाउने पूर्ण अधिकार कानुनको प्रावधानभित्र रहेर कानुनको दायराभित्र रहेर पाउने अधिकार पूर्ण रूपमा पाउनु भएको छ सर अब यो महिलाहरूले चाहिँ गर्भपतन गराउने अवस्था चाहिँ कस्तो रहेको छ महिलाहरूको गर्भपतन स्वास्थ्यले नदिएको खण्डमा अथवा आफूले नचाहेको खण्डमा आफूले प्रेग्नेन्सी हुन नचाहेको खण्डमा अथवा प्रेग्नेन्सी भइहाले पनि परिस्थितिवश त्यो प्रेग्नेन्सीबाट चाहिँ आफू क्लिन हुनको लागि परिस्थितिवश क्लिन हुनुपर्ने भएमा उहाँहरूले चाहिँ नै कानुनको प्रावधानभित्र रहेर चाहिँ हाम्रोमा चाहिँ सेफ एभर्सन भन्छ त्यो सेफ एभर्सन गर्न सक्नुहुन्छ जस्तो सर कस्तो अवस्थामा चाहिँ गर्भवधन गराउन नपाइने अब तपाईँको कानुन भन्दा कानुनले दिएको दायरा भन्दा बाहिर अथवा धेरै महिनासम्मको धेरै महिनासम्मको होइन हाम्रोमा चाहिँ हामीले पाएको अधिकार भन्दा बढी चाहिँ दिनसम्मको अथवा महिनासम्मको अवधि भन्दा बाहिरको कुराहरूमा चाहिँ हामीले चाहिँ गर्भपतन गराउन सक्दैनौँ त्यो कानुनको दायरा त्योभन्दा माथिको गर्नु पर्यो भनेदेखि तपाईँको चाहिँ त्यो विशेष रूपले गभर्मेन्टको अफिसमा अथवा परिवार नियोजन सङ्घभन्दा बाहिरको चाहिँ गभर्मेन्ट हस्पिटलहरूमा चाहिँ सम्पर्क राख्नुपर्ने हुन्छ हामीले चाहिँ त्यो क्राइटेरियाभन्दा बाहिर गएर हामी गराउन सक्दैनौँ महिलाको प्रजनन स्वास्थ्य अधिकार चाहिँ अधिकारको रूपमा स्थापित भइसकेको छ त महिलाको प्रजनन स्वास्थ्य सम्बन्धमा पूर्ण रूपमा अधिकार भइसकेको छ समग्र भन्नुपर्दा महिलाको प्रजन अवस्था चाहिँ यहाँले कस्तो देख्नुहुन्छ महिलाको प्रजन अवस्था चाहिँ नि मैले अहिलेसम्म धेरै प्रतिशतमा चाहिँ मैले राम्रै देखेको छु अब कोही कोही कोही चाहिँ अलिकति विकृति पनि भएको होला अब त्यो कुराहरू पनि हामीले त्यसरी भन्न पनि पाइँदैन र अर्को कुरा यो पूर्ण रूपमा चाहिँ एकदम पूर्ण रूपमा चाहिँ यो अति गोप्य हुन्छ र यो कुराहरू हाम्रो अब परिवार सङ्घमा डक्टर नर्स हाम्रो कर्मचारीहरू सबै हुन्छ त्यो त्यहाँ पनि फलनाले यस्तो गर्भपतन गरायो भन्ने रिकर्ड चाहिँ हामीसँग हुँदैन जस्तो सर यो महिलाको प्रजन अवस्थामा चाहिँ के कस्तो त्यो समस्याहरू चाहिँ देख्नु भएको छ समस्या भने तपाईँको अनुच्छेद इच्छा नहुँदा नहुँदै प्रेग्नेन्सी भएको होइन अझै कतै तपाईँको त्यो रेप केसमा परेको बल जबतीकरणीहरूमा हाडनाथकरणीहरूमा अथवा रोगको कारणले गर्दाखेरि प्रेग्नेन्सी हुन नसक्ने प्रेग्नेन्सी भएको अथवा प्रेग्नेन्सी हुँदा भइसकेपछि महिलालाई नै खतरा हुने अवस्थामा अथवा त्यस्तै उहाँहरूको आवश्यक काम कार्यमा बाधा पर्न गएको अवस्थामा उहाँहरूले इच्छा गरेको इच्छा भएमा महिलाको इच्छा अनुसार हामीले चाहिँ कानुनी प्रावधान भित्रमा रहेर हामीले चाहिँ तपाईँको चाहिँ गभर्मेन्ट कानुनी भित्र रहेर हामी यो एभर्सन गरौँ सरकारले सूचीकृत गराएको ठाउँभन्दा बाहेकका ठाउँबाट पनि यो एब्रोसन गराइन्छ होइन यसलाई चाहिँ तपाईँ कुन रूपमा लिनुहुन्छ अब त्यो गराउन नपाउने हो कानुनले गराउन नपाउने भने सूचीकृत गरेको छ तर कहीँ कहीँ यस्तो गराउने चलन पनि आएको छ र त्यो कुनै काण्डमा त्यस्तो रिपोर्ट नालिस भएमा त्यो गर गराउने व्यक्ति वा गराउने संस्था चाहिने तपाईँको कानुनी प्रावधानमा भन्दा बाहिर गएको हुनाले उहाँहरू सजायको भागीदार पनि हुन् बाँकी समाचार चितवनमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन सुरु गरिएको छ भोलि परेको दिवसको अवसरमा आजबाट सोह्र गतेसम्म विभिन्न कार्यक्रम सुरु गरिएको चितवनका प्रमुख जिल्लाधिकारी नरेन्द्र राज शर्माले जानकारी दिनुभयो जिल्ला विकास समिति चितवनको नेतृत्वमा रहेको गणतन्त्र दिवस समारोह समितिले आज बिहान भरतपुर अस्पतालका तीन सय बिरामीलाई फलफुल वितरण गरेको गरी कार्यक्रमको उद्घाटन गरिएको हो पन्ध्र गते नानगढको पुलचोकदेखि भरतपुरको चौबिस कोठी हुँदै जिल्ला विकास समितिको भवनसम्म दौड प्रतियोगिता र सोह्र गति कर्मचारी र व्यवसायी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने कार्यक्रम रहेको शर्माले बताउनु बताउनुभयो नारायणी नदी किनार गणेश स्थान भरतपुर तिनखोले गुम्बा भरतपुर लगायतका स्थानमा विशेष सरसफाई अभियान सञ्चालन गरिए गरिने र साँझ सबैका घर घर तथा सरकारी कार्यालयमा दीपावली गर्न आग्रह गरेको समितिले जनाएको छ सामुदायिक विद्यालयको शैक्षिक नतिजा खस्किरहेको भन्ने जनगुनासो आइरहेको बेला पूर्वी चितवनको एक राष्ट्रिय प्राथमिक विद्यालय उत्कृष्ट बन्दै आएको छ कठार गाविस चार शान्ति बजारमा रहेको सो विद्यालय स्थानीय स्रोत केन्द्रमा नै उत्कृष्ट बन्दै आएको हो यसअघि भण्डारा र हाल खैरेडी स्रोत केन्द्र स्रोत अन्तर्गतका उनातिसवटा विद्यालय मध्ये उत्कृष्ट बन्दै आइरहेको विद्यालयका प्रधानाध्यापक बाबुराम श्रेष्ठले बताउनुभयो श्रोत केन्द्रको मूल्याङ्कनमा विद्यालय अहिलेसम्म आठ पटक नमुना समेत बनिसकेको श्रेष्ठको भनाइ छ विद्यालयको आर्थिक आमदानी नभए पनि दाताहरू र अभिभावकहरूबाट आउने रकम नै आर्थिक स्रोत भएको विद्यालयका शिक्षक लेखराज धरेले बताउनुभयो अहिले विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि Kathmandu icon round table seven संस्थाले करिब दस लाख सहयोग गरेको छ भने स्थानीय समाजसेवी राजेन्द्र बुर्लाकोटीले अङ्ग्रेजी माध्यमका पुस्तकहरू निशुल्क सहयोग गर्दै आउनु भएको छ आइकनले दुई कोटी भवन निर्माणको लागि पाँच लाख पर्खाल निर्माणमा तीन लाख फर्निचरलाई एक लाख र डेढ लाख बराबरको पोसाक सहयोग गरेको शीर्षक धरेले बताउनुभयो यसैबीच राष्ट्रिय प्राथमिक विद्यालय शान्ति बजारलाई आइकन र समाज एसबी बुर्लाकोटीबाट सहयोग आएको पोसाक र पुस्तक विद्यार्थीहरूलाई आज वितरण गरिएको छ विद्यालयमा आयोजित एक कार्यक्रमका बीच साइकलले दुई वर्षको लागि पोसाक र बुर्लाकोटीले एक सय तेह्रजना विद्यार्थीलाई सहयोग आएको पुस्तक वितरण गरिएको हो कार्यक्रमका प्रमुख अतिथि विद्यालय निर्देशक गोपाल प्रसाद भण्डारीले विद्यार्थीलाई पोसाक र पुस्तक वितरण गर्नुभएको थियो साथै सोही कार्यक्रममा निवृत्त भएका शिक्षक पशुपतिनाथ थपलियालाई विदाई तथा हालै सरुवा भई आउनुभएका शिक्षक लेखराज थरेलाई स्वागत स्वागत गरिएको थियो त्यस्तै गएको दस महिना निशुल्क अध्यापन गराउने स्थानीय दिपेश पाण्डेलाई पनि सम्मान गरिएको थियो कार्यक्रममा स्थानीय समाजसेवी राजेन्द्र बुर्लाकोटी शान्ति बजार प्राथमिक कोषका अध्यक्ष बालकृष्ण प्रेती विद्यालयका प्रधान बाबुराम श्रेष्ठ शिक्षक अभिभावक संघका अध्यक्ष सुन्दर मैनाली शिक्षक तेजप्रसाद पाण्डे लगायतले बोल्नु भएको थियो कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमराज पाण्डेको अध्यक्षतामा भएको थियो अब केही छोटा खबर सुनको भावमा आज एक सय रुपियाँ घटेको छ भने चाँदी हिजकै मूल्य तोलामा आठ सय पैँसठी रुपियाँमा कारोबार भएको छ म्याग्दीको मोदी गाविसमा रहेको धौलागिरी हिमाल आरोहणमा गएका एक नेपालीसहित तीनजना बेपत्ता भएका छन् उनासत्तरी वर्षका जापानी नागरिक सेजोको कोनो उनपचास वर्षका स्पेनी नागरिक जुवान जोस जिरा र नेपाली दावा शेर्पा हिजोदेखि धौलागिरी चौथो आधार शिविरबाट बेपत्ता भएका हुन् र गएको असोजमा भाँचेको नवलप्रासीको लोका खोलाको पुल आंशिक रूपमा सञ्चालनमा ल्याइएको छ पुल मर्मतको अधिकांश काम सकेकाले अहिले परीक्षणको रूपमा ट्रक बाहेकका हलुका सवारी साधनहरू पुलबाटै गुड्न थालेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौं आफरको सहभागिता बिना संविधान सभा निर्वाचन हुने नसक्ने नेकपा माओवादीका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 प्रतिवेदनले जनाएको छ बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको प्रतिवेदनमा कुपोषित बालबालिका बीस प्रतिशत कम साक्षर हुने उल्लेख गरिएको छ भारत इथियोपिया पेरू र भियतनामका हजारौं बालबालिकामा आधारित अध्ययनपछि सेभ द चिल्ड्रेनले फुड फर थर्ड शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको हो पोषणयुक्त खानेकुराको अभावले बालबालिकाको पढ्ने र लेख्ने क्षमतामा गम्भीर असर गर्ने उनीहरू कम पढ्ने कम बढ्ने कमजोर हुने र उनीहरूको पूर्ण मानसिक विकास हुन नसक्ने प्रतिवेदनमा उल्लेख छ अस्ट्रेलिया लगातार तेस्रो वर्ष विश्वका सुखी देशको शीर्ष स्थानमा पर्न सफल भएको छ फ्रान्सको आर्थिक सहयोग तथा विकास सङ्गठनकोले तयार पारेको उच्चतम जीवन सूचकाङ्कमा अस्ट्रेलिया लगातार तेस्रो तेस्रोपल्ट शीर्ष स्थानमा परेको हो स्विडेन क्यानाडा नर्वे र स्विजरल्यान्ड शीर्ष पाँचमा परेका छन् विकसित अर्थव्यवस्था भएका तिसभन्दा बढी देशहरूमा आयस्तर स्वास्थ्य सुरक्षा आवास जस्ता मापदण्डलाई आधार बनाई सर्वेक्षण गरिएको थियो अब खेल समाचार गोर्खा कप फुटबल अन्तर्गत आज भएको खेलमा झापाको मोनाल क्लबले सरस्वती युथ क्लबलाई बराबरीमा रोकेको छ दस्तक रङ्गशालामा दोस्रो हाफको तिहत्तरौं मिनटसम्म दुई शून्यको अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा सरस्वतीले अङ्क बाँड्यो मोनालका लागि विवेक लेङदेनले तिहत्तरौं त्यसको एक मिनटपछि नै विकास सुब्बाले गोल गरे यसअघि सरस्वतीका कृष्ण गोपाल श्रेष्ठले एकतिसौं र टङ्कु लामाले छब्बीसौं मिनटमा गोल गरेका थिए आफ्नो पहिलो खेल हारेका दुवै टोलीले यो बराबरी समा दुई खेलबाट एक अङ्क मात्र जोडेको छ यसै गरी जारी दोस्रो खेलमा अहिले नेपाल पुलिस क्लब र मछिन्द्र क्लब बीच प्रतिस्पर्धा भइरहेको छ अहिले अहिले मछिन्द्र दुई एकले अघि रहेको छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः संविधान बन्न नसकी संविधान सभा विघटन भएको आज एक वर्ष पुरा दोस्रो संविधान सभाको चुनाव पनि हुने नहुने अन्यल सरकारद्वारा उपराष्ट्रपति झाको सिन भ्रमण स्वीकृत भोलि निर्वाचनको मिति घोषणा हुने माध्यक्ष प्रसन्नको भनाई रेग्मी नेतृत्वको सरकारको विकल्प खोज्नु मुलुकको लागि अर्को दुर्घटना निम्ताउनु सराहुने दावी चितवनमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन सुरु दातारको सहयोगबाट पूर्वी चितवनको कठारमा रहेको एक सामुदायिक विद्यालय उत्कृष्ट बन्दै कुपोषणको कारण विश्वभरका एक चौथाइ बालबालिकाको पठन पाठनमा गम्भीर असर परेको एक अध्ययनको प्रतिवेदन अस्ट्रेलिया विश्वकी सुखी देशको पहिलो सूचीमा र गोर्खा कप फुटबल अन्तर्गत मुनाल क्लब र सरस्वती क्लब बीचको खेल जारी बराबर हवस् त साँझ पाँच बजे कर्पण बुलेटिन सकियो सहकर्मी ध्रुवसँगै म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण बुलेटिनको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला You're